जीवन अनिश्चित देख्छु म आज आकाश ओढेर धरती ओछ्याउनु पर्दा भगवान् किन दियो यो गरिबी जुनी बिहान खायो बेलुका के हुन्छ। बेलुका खायो बिहान के हुन्छ। यो गरिबको पीडाले अझै कति दिन सताउला हामीलाई रामेछाप क्रिएसन सगौर प्रस्तुत गर्दछ पासाङ लामाको दुःख एल्बममा समावेश लोकदोहोरी गीत कसरी यो दिन कटाउला एआरबिटी साठी चौन्न चौध अन्ठाउन्न दिना पण्डित भोजराज विकको उत्कृष्ट लय सृजना र कर्ण रसाइलीको उत्कृष्ट शब्द सृजना भित्र कमल सुशान्त केसी निर्मला लामा र पासाङ लामाको सुमधुर आवाज अब बजारमा सल्लाह र सुझावका लागि मोबाइल नम्बर अन्ठानब्बे त्रिचालिस चौवालिस बैसठी चौहत्तर